कुनै व्यापार व्यवसाय निर्माण सामग्री राख्न पाइने छैन सड़क क्षेत्र विस्तार गर्ने क्रममा सहयोग गर्ने स्थानको आश्वासन पाएको र अटेर गर्नेहरू विरूद्ध भने बल प्रयोग गर्ने पोखरीले बताउनुभयो यसअघि सड़क क्षेत्र अधिकारभित्र रहेका निर्माण सामग्री व्यावसायिक सामग्री घर सहरा ठिला रिक्स हटाउन नगरपालिकाले सार्वजनिक सूचना पनि जारी गरेको थियो सूचनालाई बेवास्ता गर्दै केही समाजका प्रबुद्ध व्यक्तिहरूले नै अटेर गरेको नगरपालिकाले जनाएको छ केही त्यस्ता व्यक्तिहरू यो अभियानका लागि चुनौतीको विषय रहेको निमित्त कार्यकारी अधिकृत पोखरेलको भनाइ छ यसैबीच रत्नगर क्षेत्रभित्रका सड़क अतिक्रमण हटाउने सरकारवालाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् सड़क विस्तारका सम्बन्धमा रत्नगर नगरपालिकाले आयोजना गरेको बैठकमा विभिन्न राजनैतिक दल उद्योग वाणिज्य संघ टोल विकास संस्था लगायत स्थानीयहरूले अतिक्रमित सड़क व्यवस्थित बनाउने प्रतिबद्धता जनाएका हुन् त्यसका लागि उनीहरूले आफ्नो क्षेत्र तथा सामूहिक रूपमा सहयोग गर्ने बताएका छन् रत्नगरलाई व्यवस्थित नगर बनाउन विगत दुई तीन वर्षदेखि प्रयास भइरहे पनि त्यसले मूर्त रूप भने लिन सकेको छैन नगरलाई सुन्दर र व्यवस्थित नगर बनाउन यसअघि विभिन्न समयमा निर्णय पनि भएको थियो बैठकमा बोल्दै चितवन क्षेत्र नम्बर दुईका सभासद स्नात अधिकारीले रत्नगरको मुख्य बच्चालाई व्यवस्थित बनाउन केही बजेट विनियोजन समेत भइसकेकाले अझै बजेट बढ़ाउन प्रयास गर्ने प्रतिबद्धता सुनाउनुभयो अहिले विनियोजित भएको बजेट अपुग हुने भए पनि हाल रत्नगरको बुढीकुलोदेखि नेपालीसम्मको दुई किलोमिटर क्षेत्रलाई केन्द्रमा राखेर काम गर्ने र पछि विस्तार गर्ने सभासद अधिकारीले बताउनुभयो सड़क विस्तार गर्ने कार्य निकै सकारात्मक कदम भएको भन्दै उहाँले यसमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो सड़क अतिक्रमण सड़क र नगरपालिकाको दोहोरो स्वामित्व हुने भएकाले नगरपालिकाले पनि त्यसलाई चासोको रूपमा लिनुपर्ने अधिकारीको सुझाव थियो सड़क व्यवस्थित गर्ने कार्यलाई निरन्तरता दिन सके यसले सार्थकता पाउने उहाँको विश्वास छ बैठकमा नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सीताराम पोखरेलले नगरपालिकाले शुरू गरेको अभियानलाई सबैले आफ्नो कर्तव्य ठान्ने हो भने अभियानले सफलता पाउने बताउनुभयो पहिलो चरणमा सड़क व्यवस्थापन र दोस्रो चरणमा बिजुली र टेलिफोनको पोललाई व्यवस्थापन गर्ने पोखरेलले बताउनुभयो बैठकमा सड़क डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सौरभ वज्राचार्य उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विश्वराल टोल विकास संस्था समन्वय समिति रत्नगरका अध्यक्ष बाबुराम गौतम नेपाली कंग्रेसका नगर सभापति रूपन राज घिमिरे नेकपा एमालेका नगर अध्यक्ष प्रेमनाथ दुवाडी एकीकृत नेकपा माओवादीका नगर अध्यक्ष कृष्ण प्रसाद सापकोटा कल्याण टोलका अध्यक्ष चन्द्रकान्त ओसा लगायतले सड़क विस्तारदेखि नगरलाई रत्न बनाउने अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् बैठक नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सीताराम पोखरेलको अध्यक्षतामा भएको थियो चितवन जिल्ला अदालतले आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा लक्ष्य भन्दा करिब पाँच प्रतिशत कम मुद्दाको फैसला गरेको छ पैसठी प्रतिशत मुद्दा फैसलाको लक्ष्य लिएकोमा अदालत साठी दशमलव पचपन्न प्रतिशत साठी दशमलव पाँच पाँच प्रतिशत मुद्दाको मात्र फैसला गर्न सफल भएको हो आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा दुई हजार सात सय त्रिसठीवटा मुद्दा दर्ता भएकोमा एक हजार छ सय त्रिहत्तरवटाको फैसला भएको जिल्ला अदालत चितवनका प्रमुख न्यायाधीश विनोद मोहन आचार्यले जानकारी दिनुभयो यसअघि आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा दुई हजार चार सय चौवालिसवटा मुद्दा दर्ता भएकोमा एक हजार पाँच सय छयासीवटाको फैसला भएको थियो जिम्मेवारी सरेर आएको आठ सय अन्ठाउन्न र गत वर्ष दर्ता भएको उन्नाइस सय पाँचवटा मुद्दा मध्ये प्रमुख न्यायाधीश आचार्यले छैसठी दशमलव नौ छ प्रतिशत न्यायाधीश अनन्तराज डम्रेले एकसठी दशमलव शून्य चार प्रतिशत र न्यायाधीश हिमलाल बेलवासेको इजलासले एकाउन्न दशमलव पच्चीस प्रतिशत फर्चुर गरेको हो त्यसै गरी आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा अघिल्लो वर्षको जिम्मेवारी सरेर आएको एकचालिस र सोही वर्षको एक सय बाह्रवटा गरी एक सय त्रिपन्नवटा फैसला कानूनका लागि निवेदन दर्ता भएकोमा एक सय तेइसवटाको कानून भएको जिल्ला अदालत चितवनका नायब सुब्बा जयनारायण आचार्यले जानकारी दिनुभयो जानकारीका अनुसार गत वर्ष चितवन जिल्ला अदालतमा अंश विभागमा सबैभन्दा धेरै पाँच सम्बन्ध विच्छेदमा चार र जाल साँचीमा चार सय सैतिस मुद्दा परेका थिए जसमध्ये अंश विभागका तीन सय बयालिस सम्बन्ध विच्छेदको तीन सय अठहत्तर र चार साँचीका एक सय छयासीवटा मुद्दाको फैसला भएका छन् दर्ता भएका मुद्दाहरू मध्ये संवेदनशीलता हेरेर फास्ट ट्र्याकबाट फैसला गर्ने काम पनि भइरहेको न्यायाधीश आचार्यले बताउनुभयो बढ़दो जनसंख्या शहरीकरण औद्योगिकरण व्यापार लगायतका कारण चितवनमा मुद्दा दर्ता हुने क्रम पनि बढ़ेको उहाँले बताउनुभयो प्रविधिको विकाससँगै विद्युतीय सामग्रीको अत्याधिक प्रयोगले विकृति बढ़ेको उहाँले बताउनुभयो इलाका हुलाकाले रत्नगरमा रहेको टेलिसेन्टर सूचना केन्द्रमा स्रोत साधनको अभावका कारण सेवा प्रभावित भएको छ टेलिसेन्टरमा भएका सामान पनि बिग्रिएर काम नलाग्ने अवस्थामा छन् टेलिसेन्टरबाट भएका दुईवटा कम्प्युटर मध्ये एउटा बिग्रिएको भने फ्याक्स मेसिन पनि बिग्रिएको लामो समय बितिसक्दा मरमत हुन सकेको छैन सानातिना सामान बिग्रिँदा पनि कार्यले गर्न नसक्ने जिल्लाले पनि गर्न नसक्ने र हुलाक सेवा विभागमा जानकारी पनि बाध्यता रहेको कार्यालयकी प्रमुख गोमा लामिछानेले बताउनुभयो टेलिसेन्टरमा कम्प्युटर सम्बन्धी बेसिक कोर्स फोटोकपी प्रिन्टर तथा लेमिनेसनको काम सञ्चालनमा आइरहेको छ टेलिसेन्टरमा पूर्वी चितवनको रत्नगर क्षेत्रसँगै अन्य विभिन्न गाविसका मानिसहरू पनि सेवा लिन आउने गरेका छन् तर आफ्नै कारणले सेवा सुविधा दिन नसकिएको कार्यालयकी प्रमुख ला लामिछानेले बताउनुभयो बजेटको अभावले ती सामग्री खरिद तथा मर्मत गर्न नसकिएको कार्यले बताउँदै आएको छ सामग्री अभाव भए पनि सीमित स्रोत र साधनबाट सेवा भने नरोकिएको के प्रमुख लामिछानेले जानकारी दिनुभयो अन्य क्षेत्रमा भन्दा सरकारी कार्यालयभित्रबाट सञ्चालित टेलिसेन्टरको सेवा निकै सस्तो रहेको छ ग्रामीण भेगसम्म सूचनाको पहुँच पुर्याउने उद्देश्यले तीन वर्ष अघिदेखि टेलिसेन्टर शुरू गरिएको थियो नोलप्रासीको सुस्ता बासीले सुस्तामा पटक पटक भारतीय पक्षीद्वारा अतिक्रमण हुँदै आएको नेपाली भूमि सुस्तावासीले फिर्ता पाउनुपर्ने माग गरेका छन् सुस्तावासीले आफ्नो सकाथनी पूर्सा प्रमुख जिल्लाधिकारी समक्ष बुझाउँदै सो माग गरेका हुन् सुस्ता बचाउ तथा पुनर्स्थापना संघर्ष समिति नौलप्रासीले दुई बुधी माग राख्दै सुस्तावासीको नाममा रहेको जग्गा सुस्तावासीले पाउनुपर्ने र सो क्षेत्रको संरक्षण हुनुपर्ने माग राख्दै जिल्ला प्रशासनका कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् सम्म दुई हजार पैंतिसमा नारायणी नदीमा आएको बाढ़ीबाट सुस्ता क्षेत्र समाहित हुन पुगी वासी घरभिन हुँदा सरकारले नारायणी नदी पारी सुस्ता दुई आठ र सात ओडामा एक बिघा दश कट्टा क्षेत्रफलमा दुई सय चौन्न घरधुरीलाई बसोबास गराएको थियो त्यस पश्चात सुस्ताको भूभागमा फर्कदा त्यो जग्गा भारतीय पक्षबाट अतिक्रमण गरिएको अध्यक्ष संघर्ष समितिका अध्यक्ष बुद्धिसागर उपाध्यायले बताउनुभयो पटक पटक जग्गाबिन भएका हामी सुस्तावासी जिल्ला प्रशासन कार्यालय जाँदा कुनै सुनवाई नभएको र पूर्जा भए पनि अहिले पूर्जा विहीन जस्तो अवस्था रहेको उहाँले बताउनुभयो विक्रम सम्म दुई हजार बाइसदेखि भारतका स्थानीय प्रशासन र जमिनदारको सक्रियतामा भारतीय नागरिकले खेद अध्याय गर्ने बहानामा सुस्ताभित्र नेपाली भूमि भारतीयद्वारा अतिक्रमण गरेको त्रिवेणी सुस्ताका चिरञ्जीवी ढुङ्गानाले बताउनुभयो जिल्ला निर्वाचन कार्य चितवनले स्थानीय निकायको चुनावलाई मध्यनजर गर्दै मतदाता नामावली अध्यावधिक गर्ने कार्यलाई निरन्तरता दिएको सुनाएको छ हाल चितवनमा दुई लाख उनासत्तरी हजार नौ फोटो फोटोसहितको मतदाता परिचय पत्र रहेको छ जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आयोगको निर्देशन अनुसार मतदाता परिचय पत्र तयारी र व्यवस्था मतदान केन्द्रको निर्माण तथा पुनरालोकन मतदाता सचेतना कार्यक्रम सञ्चालन जस्ता व्यवस्था कार्य गर्दै आएका छन् जिल्ला निर्वाचनकाले चितवनका प्रमुख हरिप्रसाद ढकालले बसाइसरी आएका वा निर्वाचन क्षेत्र फरक भएका वा परिचय पत्रमा फेला परेका त्रुटि सच्याउन नामावली अध्यावधि गरिरहेको बताउनुभयो जिल्ला निर्वाचन कार्यालयले संसद तथा गाउँ नगर र जिल्लाकै स्थानीय निकायहरूको निर्वाचनको सञ्चालन गर्ने प्रावधान छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ रत्नगर नगरपालिकाले सड़क विस्तारमा देखाएको कदमप्रति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 आयोगको यस्तो सक्रियतालाई तपाईँ के भन्नुहुन्छ भनेर आज हामीले सर्वसाधारणलाई सोधेका छौं सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै सामुदायिक आवाज अख्तियारले अभियानको रूपमा सञ्चालन गरेको छ यसलाई अझ जोड तोडका साथ अगाडि बढाउनुपर्छ र जनताले पाउने सेवा सुविधाबाट वञ्चित गराउनु हुँदैन जनताको कर खाएर बिहान बेलुकी हातमुख जोड्न नसक्ने जनताले तिरेको कर खाएर तलब खाने तलब पछि भ्रष्टाचार गर्ने घुसखोरी गर्ने यस्तालाई अझ अझ बढी कडाइका साथ कारवाही गर्ने कर्मचारी अथवा कुनै पनि भ्रष्ट कर्मचारीहरू अथवा कुनै पनि व्यक्तित्वहरूलाई चाहिँ सजग बनाउने काम गरेका छ यो अलि पहिला गर्नुपर्ने थियो यो सङ्क्रमण कालको अवस्था र यो देशको परिस्थितिले गर्दा यो ढिलो भएको हो अझै के भने अझै पनि त्यति देश त सुध्रिसकेका छैन ग्रस्त नै छ त्यस कारणले यो अहिलेको चाहिँ अख्तियारले जुन कारवाही अगाडि सारेको छ एकदमै सराहनीय छ जुन अख्तियार अनुसन्धानको जुन कार्यहरू छ यो चाहिँ अति नै सराहनीय छ यो चितवनमा धेरै पहिला के अरे आउनु पर्थ्यो अख्तियार दुर्ग अलिकति ढिलाइ भएको तर पनि ढिलाइ भयो भने राम्रो काम भएको छ त्यो हामीलाई चाहिँ चित्तबुद्ध काम भएको छ अख्तियारले यसरी नै सबै ठाउँमा सबै भ्रष्टाचारीहरूलाई चाहिँ यसरी नै कारवाही गर्नुपर्छ अहिले अब जुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुन खालको एउटा कारवाही अगाडि बढाइरहेको छ त्यो चाहिँ अहिले एकदमै सराहनीय रहेको छ किनभने अब विगतमा जति पनि गल्ती कमी कमजोरीहरू सरकारी कर्मचारीहरूको के अरेबाट भएको थियो त्यो कुरालाई केही हदसम्म भए पनि अहिले नियन्त्रण गर्ने प्रयास भएको छ र त्यसबाट चाहिँ केही न केही नियन्त्रण हुने अपेक्षा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 स्थानीय समाचारको साथमा जय गलेश्वर रियल इस्टेट